पूर्वीय सभ्यता परम्परा र संस्कृतिमा गर्व गर्ने नेपाली समाजमा केही समय यता सम्बन्धहरू सङ्कटमा पर्दै गएको देख्न सकिन्छ प्राय केही श्रीमान श्रीमतीका सम्बन्धहरू जोखिमपूर्ण तबरले अघि बढिरहेका छन् या अघि बढ्न नसक्ने अवस्था आएपछि अन्तिम विकल्पको रूपमा सम्बन्ध विच्छेद हुन थालेको छ चितवन जिल्लाको पछिल्लो तथ्याङ्कले चितवन समाज बिस्तारै बिस्तारै फरक अवस्थातिर ढल्किरहेको सङ्केत गरेको छ जुन अवस्था परिवार समाज र मुलुकका लागि निश्चय नै राम्रो होइन तर यो सब कुराको जानकारी हुँदाहुँदै पनि सम्बन्धको यो संक्रमण कालबाट मुक्त पाउन त्यति सहज भने देखिँदैन जिल्ला अदालत चितवनको तथ्याङ्कमा आर्थिक वर्ष दुई हजार उनासत्तरी सत्तरीमा कतिवटा सम्बन्ध विच्छेदमा मुद्दा दर्ता भएका छन् त श्रेष्ठदार दिरबन्दु बराल आर्थिक वर्ष उनसत्तरी सत्तरीमा यस चितवन जिल्लामा जम्मा चार सय सोह्र थान मुद्दाहरू दर्ता भयो भएको हाम्रो रेकर्डले देखाउँछ र त्यसमा चाहिँ तिन सय बैसठी थान मुद्दाहरू फर्सेट भएर चौन्न थान मुद्दाहरू फर्सेट हुन बाँकी रहेको छ केही वर्ष अघिसम्म पश्चिमा हावाको रूपमा लिने सम्बन्ध विच्छेद अहिले चितवन जिल्लामा सामान्य घटना या घर घरकी कहानी जस्तै बन्न पुगेको छ आखिर सम्बन्धमा यति धेरै सङ्कट किन आइरहेको छ त किन दिन प्रतिदिन चितवन जिल्लामा सम्बन्ध विच्छेदका घटना बढिराखेका छन् विवाहित महिला घरमा बसेर उमेर उमेर नपुग्दै विवाह गरेर सम्बन्ध विच्छेदको घटना बढिरहेको बताउनुहुन्छ अधिवक्ता गोपीलाल देवकोटा अनि यहाँ चाहिँ विवाहित महिलाहरू घरमा बस्ने त्यसले पनि एउटा समस्या पारिरहेका छ महिला अधिकारको हिसाबले चाहिँ नेपालको जुन कानुन सम्बन्ध विशेष सम्बन्धी कानुन सम्बन्धी दिएको व्यवस्था त्यसका आधारहरू तिनवटा कारणले गर्दाखेरि र अर्को चाहिँ उमेर नपुग्दै प्रेम सम्बन्ध गर्ने लभ म्यारिज भनौँ न हाम्रो अहिले अहिलेको भाषामा त्यो त्यो कारणले गर्दाखेरि अब पहिला सुरुमा लभ म्यारिज गर्दाखेरि आकाशको तारा झारिदिन्छु भने पछि बच्चा जन्माइसकेपछि बङ्गाल जाँदैछु भन्ने भएपछि सम्बन्ध विच्छेद हुने स्थिति त्यसरी बढेको हो भन्ने मेरो ठम्माइ छ सम्बन्ध विच्छेदको कुरा हाम्रो समाजमा पहिला महिलाको मात्र प्रतिष्ठाको विषय बनाइन्थ्यो तर केही समय यता पुरुषहरू पनि यसबाट नराम्ररी पिरोलिएको देखिन्छ सुरुमा जनजाति समूह मुद्दा दर्ता गर्न आउँथे भने अहिले निम्न मध्यम वर्गीय बढी आउने बताउनुहुन्छ अधिवक्ता खगराज कणेल जनजाति समूहको बढी आउँथ्यो भने अहिले म सबै बाहुन छेत्री या लगायत सम्पूर्ण सबै समुदायका महिलाहरू आउँछन् आर्थिक स्तरमा पनि त्यही खालको भन्ने खालको छैन अझै पनि बढी चाहिँ चेतनाको स्तर भनौँ अहिले थोरै चेतनाको स्तर बढेको कारणले गर्दाखेरि निम्न मध्यम वर्गीय नै बढी आउने गरेको हुन्छ पहिला पहिला मानिसहरू जे परे पनि सहेर बस्थे रात दिनको छै झगडा बीच तनावमा जीवन गुजार्थे तर अहिलेको पुस्तामा न त त्यो सन्चिला छ न त सोच नै छ सँगै बसेर दुखी हुनुभन्दा टाढा भएर खुसी हुने नै बेस भन्ने सोचाइ राख्नेहरूको सङ्ख्या पनि बढ्दो देखिन्छ कारण अनेक छन् कुनै पनि समाजका लागि पारिवारिक विखण्ड निकै गम्भीर र चुनौतीपूर्ण विषय हो त्यसैले यही रूपमा यो समस्या बढ्दै जाने हो भने भविष्यमा टोलटोलमा वृद्धाश्रमको आवश्यकता पनि कुरालाई नकार्न सकिँदैन